अनि मैले जुना सिरिजसँग पनि धेरै पटक सम्पर्क राखेको थिएँ देवी घटीसँग पनि सम्पर्क राखेको थिएँ उहाँहरूका गीतहरू एक सय एक हिट हुँदैछन् र उहाँहरूलाई म बधाई दिन चाहन्छु मैले उहाँहरूसँग प्रत्यक्ष कुराकानीमा बधाई दिन चाहन्थेँ र विशेष गरी यहाँलाई बधाई छ जुन तपाईँले माछा मिठो असला होइन त्यो निकाल्नुभयो त्यसले पनि ठुलो बजार लियो है एकदमै माछा मिठो पनि राम्रो बजार लियो र एक खालको सन्देश र आफ्नो मनको सक्छ सबैलाई किनभने हाम्रो गलको क्षेत्रमा बस्ने धर्मखोला र त्यसमा पाइने माछा असाध्यै मिठो र हाम्रो माछाको वर्णन पनि गरिएको छ त्यसमा जहाँसम्म हाम्रो प्रकृतिले दिएको अनुपम एउटा चाहिँ उपहार हो धर्मखोला र यसलाई चाहिँ संरक्षण गर्नुपर्छ भन्ने पनि एउटा मूल नारा र त्यसको आवाज दिलाओस् भनेरै मैले गीत बनाएको एकचोटि श्रोतालाई त्यही माछा मिठो असाला सुनाइदिउँ है त ए हुन्छ सिउँदो भर्न पर्छ दिन जुराउन खाली सिउँदो छैन मान कुराउन माछा मिठो असला दरम कता कता उही गाउँमै दरमखोलाको छेउछाउमै छुकी जस्तो लाग्छ माछा मारिरहेको जस्तो पौडिरहेको जस्तो महसुस हुन्छ मलाई पनि यो गीत सुन्दाखेरि त्यसै गरी अहिले फेरि पछिल्लो चरण हाम्रो देवी घरतिर उहाँका श्रीमानै हुनुहुन्छ कि उहाँका होइन राजेश ढकाल होइन उहाँले गाएको गीत पनि निकै हिट भयो होइन यो के अरे घुम्ती छोरी छोरी भन्ने मैले दिदीले पहिल्यैदेखि भन्नुभएको थियो मैले चाहिँ हाम्रो समाजको प्रतिनिधित्व गरेको समाज बोलेको एउटा गीत गाउन एकदमै इच्छा छ मलाई चाहिँ शब्द सिर्जना लय सिर्जना गरिदिनु पर्छ भन्नुभएको थियो दिदीले हजुर र त्यो उहाँको त आमालाई चाहिँ मैले चाहिँ यो गीत मार्फत घुम्देकी छोरी म त घुम्देकी छोरी परिवर्तन गाडी मलाई परिवर्तन छोरी त्यसमा शब्द र सङ्गीत भन्ने अवसर दिनुभएको थियो र अहिले चाहिँ एकदमै व्यापक एउटा चर्चा परिचर्चाको भूमिका चाहिँ कमाइरहेको छ गीतले म एकदमै त्यही त यसको श्रेय चाहिँ देवी घरती राजेश ढकाललाई मात्र नगएर यसको श्रेय वसन्त थापालाई पनि जान्छ भनेर धेरैले कुरा गर्नुभयो तपाईँले जुन लय र शब्द सिर्जना गर्नुभएको छ यो अत्यन्तै मिठो छ त्यतै घुम्तेतिर घुमाउँछ मानिसहरूलाई म त्यो गीत सुनाउन चाहन्छु है त गौदी दरम सुसेल छन् धुनेर घुम्टे गाजा आफन्त मेरा घुम्टे कि छोरी घुम्टे कि छोरी गलकोट कि चेली 좋고 आज तपाईँ वसन्त थापा भनेर ज्योति चर्चामा हुनुहुन्छ यो स्थानमा आइपुग्ला भन्ने सोच्नु भएको थियो यस्तो छ अब अहिले पनि म आफूलाई कोही त्यस्तो ठुलो एउटा चाहिँ सेलिब्रिटी हो जस्तो मलाई अहिले पनि फिल हुँदैन किनभने म आफ्नो ठाउँ परिवेशलाई उनेर गीत बनाउने मान्छे मेरो ठाउँलाई उजागर गर्नको लागि आफ्नो एउटा चाहिँ कलालाई उजागर गर्नको लागि म आफूले सानो मान्छे खान्छु र अझै पनि म सङ्गीतको विद्यार्थी हो किनभने धेरै सिक्न बाँकी छ म जिरो लेभलबाटै सिक्न अझै धेरै कुराहरू बाँकी छन् म जति बुझेको छु जति जानेको छु त्यति मात्रै गरेको छु र अझै म चाहिँ बसन्त थापा उहाँलाई अझै चाहिँ गायक सङ्गीतकार बसन्त थापा हुनलाई अझै केही पिरियड अझै धेरै पिरियडहरू मैले धेरै समयहरू मैले खर्चिनु छ धेरै सिर्जनाहरू बनाउनु छ र अहिले नै म थाहा यस्तो यो यो स्टेजमा छु म यो स्थानमा पुगेँ भन्ने मैले चाहिँ कुनै खालको त्यस्तो मेजरमेन्ट गरेको छैन तर धेरै श्रोताले तपाईँलाई मन पराउँछन् तपाईँका गीत नसुन्ने मानिसहरू छैनन् र तपाईँको यात्रा अझ अगाडि बढ्दै जाओस् अनि लोकदोरी गीतहरू कति जति गाउनु भएको छ लोकदोरी गीतहरू सम्भवतः मैले हजुरको पचासभन्दा बढी गीत चाहिँ गाएको छु पनि बनाउन त मैले धेरै बनाएको छु तर चाहिँ गीत चाहिँ पचासभन्दा बढी चाहिँ गाएँ होला अब चाहिँ जोड चाहिँ गायन क्षेत्रलाई दिनुहुन्छ कि सङ्गीत क्षेत्रलाई बढी दिनुहुन्छ किनभने गायन भनेको मेरो सेकेन्डरी कुरा हो मेरो प्राइमेरी कुरा भनेको मेरो म सङ्गीत जो म सङ्गीत गर्छु पनि लेख्छु पनि होइन म चाहिँ गाउँछु पनि होइन कहिलेकाहीँ म चाहिँ अब निर्देशन गर्न पनि म रुचि राख्छु तर मेरो मेन चाहिँ के भने सङ्गीत नै हो सङ्गीत कम्पोजिसन नै मेरो चाहिँ मेन विधा चाहिँ कम्पोजिसन हो त्यस पछाडि गाउने चाहिँ मेरो सेकेन्डरी कुरा हो जस्तो लाग्छ मलाई तपाईँलाई देख्दाखेरि त हाइसम्म हुनुहुन्छ निकै तपाईँ त मोडल पनि बन्न सक्ने देखिन्छ नि <laughs> मेरो धन्यवाद तर मोडल बन्नको लागि अलि धेरै चाहिँ एउटा अध्ययन गर्न जरुरी छ अहिले त अब मोडल जो पनि छ तपाईँको भाइ त मोडल जस्तो लाग्छ नि मलाई होइन तपाईँको भाइ के अरे नाम मेरो भाइ दुर्गेश थापा मोडल छन् उनी उनी धेरै समयदेखि एउटा चाहिँ अध्ययन गरिरहेका छन् र उनी एउटा अभिनयमा पोख्ता पनि छन् सबै कुरा थाहा छ भाइको स्थानमा पुग्न म टाइम लाग्छ म गायकको गायकको स्थानमा पुग्न सङ्गीतकारको स्थानमा पुग्न मलाई टाइम लाग्ला होइन उसलाई अप्ठ्यारो लाग्ला तर म मोडल बन्न चाहिँ मलाई पनि टाइम लाग्छ म मोडल भनेको बिदा भएको हुनाले गाह्रो बिदा भएको हुनाले मोडल गुड लुकिङ मात्रै मोडल चाहिँ होइन त्यो उसमा चाहिँ पर्दैन मात्रै नभएर त्यसका थुप्रै एउटा चाहिँ उहरू विशेषता हुन्छन् त्यसको थुप्रै एउटा चाहिँ उहरू हुन्छ नम्सहरू हुन्छ त्यो भएको हुनाले मोडल चाहिँ गुड लुकिङ मात्रै मोडल होइन अभिनयदेखि लिएर हरेक बसन्तजी प्रसङ्ग यो नौमती बाजाकै कोट्याउँ तपाईँको अब आगामी साढे बजारमा आउँदैछ भनिएको छ कुन चाहिँ हो त्यो बाजा मेरो बागलुङ बजारमा भएको सालिकापछि अब हाम्रो टोकोमा तोरेको भाले भन्ने एउटा चाहिँ गीत छ जुन गीत चाहिँ हाम्रो सीता केसी बहिनी हाम्रो गलकुट क्षेत्र चाहिँ एकदम राम्रो सुरिलो गीत धनी गायिका केसी हुनुहुन्छ दैनिक उहाँले चाहिँ उहाँले उहाँको एउटा चाहिँ उसमा चाहिँ मैले चाहिँ सिर्जना गरेको गीत हो र त्यसमा चाहिँ सीता केसी बहिनी र म आफू दुवैको चाहिँ एउटा चाहिँ आवाज बनेको तलमा पर्यो दारीमा खोला माथिमा पर्यो लेखा तलमा पर्यो दारीमा खोला माथिमा पर्यो लेखा तर्केर हिँड्यौ बोलिनौ आज भएन काँदे खाए ढोकोमा तोरेको भाले ढोकोमा तोरेको भाले शिर काट्यो भारेलो छोया बसन्तजी अब हामी समयको अन्त्य अन्त्यतिर आइपुगेका छौँ होइन र तपाईँको यो जुन गायन क्षेत्र अझ अगाडि बढोस् र यस्तै ठेट मौलिक लोकगीतहरू त्यसै गरी यस्तै हाम्रा बाजाहरू जुन हाम्रा धडकनका रूपमा चिनिन्छन् यस्ता बाजाहरू अझै सुन्न पाइयोस् धेरैले मन पराउन् भन्ने शुभकामना व्यक्त गर्दै आजलाई छुटिन चाहन्छु छुटिनु पूर्व तपाईँको सर्वाधिक हिट भएको पछिल्लो चरणको बाजा जो बागलुङ बजारमा सालिका भन्ने सुनाउँदै म अहिले बिदा चाहन्छु है त हजुर थोरै के बोल्न चाहन्छु प्रेम सरले जसरी मलाई चाहिँ ओजेलका खबरहरूमा यसरी एउटा चाहिँ नि केही लोकसङ्गीतको बारेमा र धौलागिरी अञ्चलमा गुन्जिने र प्रयोग हुने बाजाहरूको बारेमा एउटा चाहिँ नि आम श्रोताहरू एउटा चाहिँ उसमा चाहिँ म आफूलाई समावेश गर्नुभयो वसन्त थापालाई सम्झिनुभयो एकदमै एकदमै एकदम हजुरलाई चाहिँ अब बिग चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु र ओजेलका खबरहरूले अझै आगामी दिनहरूमा अन्य अन्य क्षेत्रको पनि यसरी नै अध्ययन गर्दै र उजागर गर्दै र श्रोता दर्शकहरूलाई यो विषयमा चाहिँ सबै अध्ययनहरू जानकारीहरू गराउँदै होला मेरो बेस्ट अफ लक भन्न चाहन्छु थ्याङ्क यू भेरी मच गरेको छु पूजा आरती जिन्दगीको पाम भने सारथी बाग्लुङ बजारमा अब विदा माग्नु पूर्व आजको कार्यक्रम कस्तो लाग्यो एसएमएस मार्फत प्रतिक्रिया दिन र आफ्नो गाउँठाउँको ओजेलका खबर बनाउनका लागि मेरो मोबाइल नम्बर अन्ठानब्बे पाँच सत्तरी एकसठी पाँच सय तिस छाड्दै र तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने साथी दिपकलाई विशेष धन्यवाद दिँदै म कार्यक्रम सञ्चालक प्रेम सुनार विदा चाहन्छु नमस्ते अनि शुभ शिवरात्री